सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता आर्याल सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमा छलफल गर्न नेपाली कंग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ सरकारले हिजो व्यवस्थापिका संसदमा पेश गरेको नीति तथा कार्यक्रम र असार सत्ताइस गते संसदमा पेश गर्न तयारी भएको आगामी वर्षको आर्थिक वर्षको बजेटबारे कंग्रेसले छलफल गर्न लागेको हो बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा केन्द्रीय सदस्य र सभासदहरूको सुझाव लिइने कंग्रेसले जनाएको छ प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइराला उपचारका लागि अमेरिकामा रहनुभएकाले उपसभापति रामचन्द्र पौडेलले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाउनु भएको छ बैठकमा कार्यवाहक सभापति पौडेलले पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्री कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनु हुने पौडेलको निजी सचिवालयले जनाएको छ पौडेलले आज बिहान कोइरालालाई फोन गरेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी राख्नु भएको छ सरकारले घोषणा गरेको नीति तथा कार्यक्रममाथि व्यवस्थापिका संसदमा भोलिदेखि मात्रै छलफल सुरु हुने भएको छ राष्ट्रपति डाक्टर रामवरण यादवले व्यवस्थापिका संसदमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको आर्थिक नीति तथा कार्यक्रममाथि भोलिदेखि छलफलको कार्यक्रम राखेको संसद सचिवालयले जनाएको छ सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भोलि र पर्सि छलफल सकिएपछि सरकारी जिज्ञासा सहित पारित गरिने जानकारी दिनुभएको छ सभासदहरूले उठाएका प्रश्नको कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बामदेव गौतमले जवाब दिनुहुने बुझिएको छ संसदको अर्को बैठक भोलि बिहान एघार बजेका लागि बोलाइएको छ मङ्सिर चारको संविधान सभा चुनावमा भएको भनिएको धाँधलीको छानबिन गर्न बनेको संसदीय विशेष समितिले नागरिकको उजुरी र गुनासोका आधारमा छानबिन गर्ने जनाएको छ संविधान सभा निर्वाचन अध्ययन अनुसन्धान तथा सुझाव संसदीय विशेष समितिले आजदेखि दस दिनभित्रमा उजुरी दिन नागरिकहरूसँग आग्रह गरेको छ समितिका अध्यक्ष लक्ष्मण लाल कणले नागरिकको उजुरीका आधारमा छानबिनलाई अगाडि बढाइने बताउनु भएको छ विभिन्न दलका सभासदहरूको विभिन्न दलका सभासदहरू सहभागी संसदीय विशेष समितिले तीन महिनाभित्र अध्ययन गरेर संसदमा प्रतिवेदन पेश गर्नेछ दोस्रो संविधान सभा चुनावमा भएको कमी कमजोरी केलाउनुका साथै आउँदा दिनहरूमा हुने निर्वाचन निष्पक्ष र धाँतरी रहित बनाउने केही सुझाव पनि समितिले दिने अध्यक्ष कर्णको भनाइ छ पार्टीको नौ महाधिवेशनमा एमाले अध्यक्षका प्रत्याशी दुवै वरिष्ठ नेता माधव कुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली एउटै मञ्चमा उपस्थित हुनुहुने भएको छ नौ महाधिवेशन नजिकै जाँदा आफ्ना गुटका भेला तथा प्रतिनिधिलाई आफ्नो पक्षमा तान्न र आपसी घोषपेचमा व्यस्त रहनुभएका नेता नेपाल र ओली आज एउटै मञ्चमा उपस्थित भएर कार्यकर्तालाई सम्बोधन गर्नुहुने भएको छ पार्टीको प्रचार उपसमितिले नौ महाधिवेशनबारे जानकारी दिन आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा अध्यक्ष झलनाथ खनाल सहित नेता नेपाल र ओलीलाई पनि डाकिएको छ प्रचार उपसमितिले आयोजना गरेको नियमित पत्रकार सम्मेलन दिउँसो एक बजे पार्टी कार्यालय मदनगर बल्खुमा हुनेछ भने पत्रकार सम्मेलनमा शीर्षती नेताले नै सम्बोधन गर्नुहुने बुझिएको छ एमालेको महाधिवेशन आगामी असार उन्नाइस गतिदेखि काठमाडौँमा सुरु हुँदैछ आज छप्पन्नौ संसद दिवस संसद दिवसको अवसरमा पूर्व सांसद मञ्चले सत्तरी वर्ष उमेर पुगेका पूर्व सांसदलाई सम्मान गर्ने भएको छ दुई सालमा भएको पहिलो निर्वाचनपछि दुई साल असार सोह्र गते जननिर्वाचित संसदको पहिलो बैठक बसेको थियो पहिलो बैठक बसेको असार सोह्र गतेलाई संसद दिवसको रूपमा मनाइने गरिएको छ दिवसको अवसरमा दिउँसो संसद सचिवालय सिंहदरबारमा हुने कार्यक्रममा दुई हजार सालदेखि अहिलेसम्मका सत्तरी वर्ष उमेर पुगेका पूर्व सांसदलाई सम्मान गर्न लागि पूर्व सांसद मनका अध्यक्ष तारानाथ राणा भाटले जानकारी दिनुभएको छ सत्तरी वर्ष पुगेका सांसदको संख्या उनापचासजना रहेको छ इराकी सेनाले सदाम हुसेनको गृहनगर त्रिकितमा आक्रमण गरेको छ सेनाको आक्रमणपछि युद्ध चर्किएको छ हजारौं सैनिक त्यस नगरबाट Islamic State of Iraq and Levant का जिहादीको नेतृत्वमा विद्रोहीलाई त्यस क्षेत्रबाट भगाउन अगाडि बढेका छन् केही साता अगाडिदेखि नै उनीहरूले पाँच प्रान्तको ठूलो भागलाई आफ्नो नियन्त्रणमा लिइसकेका छन् विश्वका नेताहरूले अप्रेल महिनाको निर्वाचनपछि सरकार गठन गर्ने प्रक्रियालाई गति दिन पनि आग्रह गरेका छन् उनीहरूले जातीय विभाजनमा द्वन्द्वलाई सेनाद्वारा समाधान गर्न नसकिने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् यसैबीच समस्याग्रस्त प्रधानमन्त्री नुरियाल मलेकीले सङ्कट समाधान गर्न राजनीतिक समाधान आवश्यक भएको बताउनु भएको छ र ग्रिसलाई ट्राइबेकरमा पाँच तिनले हराउँदै कोस्तारिका विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ आज बिहान सकिएको खेलमा निर्धारित नब्बे र त्यसपछि थपिएको तीस मिनटमा दुवै टिमबाट समान एक एक गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो क्वार्टर फाइनलमा कोस्तारिकाले अब शनिबार राति नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ यसैबीच मेक्सिको विरुद्धको खेलमा अठासी मिनटपछि दुई गोल फर्काउँदै नेदरल्यान्ड्स विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ खेलको अठासी मिनटसम्म एक शून्यले पछि परेको अवस्था उल्ट्याउँदै डच टोलीले त्यसपछि लगातार दुई गोल फर्काउँदै खेल आफ्नो पक्षमा पारेको हो नतिजासँगै उन्नाइस सय छयासी पछि विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्ने मेक्सिको सपना पूर्ण विराम लागेको छ खेलका क्रममा मैदानको तापक्रम अडतिस दशमलव आठ डिग्री सेल्सियस पुगेपछि दुई पटक खेलमा तीन मिनटको विश्राम दिइएको थियो प्री क्वार्टर फाइनलको खेल अन्तर्गत आज राति र भोलि बिहान पनि दुईवटा खेल हुनेछ राति पाउने दस बजेपछि हुने पहिलो क्वार्टर फाइनलमा फ्रान्स र नाइजेरिया भिड्दा भोलि बिहान पाउने दुई बजे भने जर्मनी र अल्जेरिया आम्ने सामने हुनेछन् हस्त यसका साथै बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल बिदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी